संख्या बढ्दै औषधिको भने अभाव प्रस्तुत गर्नेछौ एक रिपोर्ट विमान उडानको बेसुरा लिएर आफ्नो देशमा रहेको अमेरिकी दूतावास बन्दको चेतावनी अफगानिस्तानको कान्धार प्रान्तमा भएको आत्मघाती आक्रमणमा तीनजनाको मृत्यु र सिङ्गापुरमा हुने एसिसी इमर्जिङ टिम कप क्रिकेटमा नेपाल समूह एमा बन्द प्रशिक्षणका लागि पहिलो चरणमा बाइस खेलाडी छनौट नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज राष्ट्रिय योजना आयोगले तेह्रौँ योजनाको मस्यौदा राष्ट्र विकास परिषदमा प्रस्तुत गरेको छ प्रस्तावित योजनाको मस्यौदामा आगामी दस वर्षमा मुलुकलाई विकासशील राष्ट्रको कोटीमा लैजाने लक्ष्य राखिएको छ तेह्र योजनाको दीर्घकालीन दीर्घकालीन सोच सन् दुई हजार बाइससम्ममा नेपाल विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने रहेको छ सरकारका विकास योजनाहरूका बारे छलफल गरी अनुमोदन समेत गर्ने सर्वोच्च निकायका रूपमा रहेको परिषदको आजदेखि राजधानीमा शुरू भएको बैठकमा आयोगले मसुदा प्रस्तुत गरेको हो दुई दिने बैठकमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी मन्त्री परिषदका अन्य सदस्यहरू सबै मन्त्रालयका सचिव तीनवटै सुरक्षा निकायका प्रमुख विश्वविद्यालयका पदाधिकारीहरू र निजी क्षेत्र लगायतको सहभागिता रहेको छ आयोगले तयार पारेको त्रिवर्षीय योजनाको प्रस्तावित मसुदा प्रस्तुत गरिएको छ प्रस्तावित मसुदामा गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या अठार प्रतिशतमा झार्ने रहेको छ आलोक्त संख्या तेइस प्रतिशत रहेको छ मन्त्री परिषदका अध्यक्ष रेग्मीले बैठक उद्घाटन गर्दै सबै विमतिलाई थाँती राखी आगामी दस वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने लक्ष्यलाई पूरा गर्न इमान्दारितापूर्वक लाग्न सबैसँग आग्रह गर्नु भएको छ अध्यक्ष रेग्मीले विकास प्रक्रियामा निजी सरकारी र सहकारी क्षेत्रको योगदानलाई बढाउन भौतिक पूर्वाधारको थप विकास गर्न सामाजिक सेवाका क्षेत्रहरूमा पहुँच उपयोग र गुणस्तर अभिवृद्धि गर्न जलवायु परिवर्तनसँग अनुकूलित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर रविन्द्र कुमार साखेले नेपालले छवटा सहस्राब्दी विकास लक्ष्य पूरा गरिसकेको उल्लेख गर्दै त्रिवर्षीय योजनाले आर्थिक दर वृद्धि गर्न कृषि पर्यटन लगायतका क्षेत्रमा जोड दिएको बताउनु बताउनुभयो मुख्य सचिव लीलामणि पौडेलले आदर्शवादी योजना भन्दा कार्यान्वयन हुने खालको योजना बनाउन आवश्यक रहेको बताउनुभयो अर्थ मन्त्रालयका सचिव शान्त राज सुवेदीले न्यून आर्थिक वृद्धि दर धनी र गरिबी बीचको अन्तर मुद्रास्फीति आदिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न नसकेको बताउनुभयो नेपाली सेनामा समायोजित पूर्व माओवादी लडाकुहरूको सैन्य समायोजन आधार तालिम आज सकिएको छ अधिकृत भएका समायोजित एक हजार तिन सय बाहन्न जनाले विभिन्न आठ तालिम केन्द्रबाट तालिम सकेका हुन् सत्तरी जना अधिकृतमा समायोजित भएकाहरूको भने तालिम जारी रहेको छ तालिमका क्रममा एक्काइस जनाले बेचमै छाडेको नेपाली सेनाले जनाएको छ सैनिक प्रतिष्ठान खरी पार्टीमा अधिकृतमा तालिमरत सत्तरी जनाको तालिम आगामी भाद्र महिनामा सम्पन्न हुने बताइएको छ तालिम समापनको अवसरमा विभिन्न केन्द्रमा उच्च सैनिक अधिकारीहरूले निरीक्षण गरेका थिए सैन्य तालिम केन्द्र त्रिचुलीमा भएको अन्तिम दलेल कवासको निरीक्षण सैनिक विनय महानिर्देशनालय उप निर्देशकको प्रति भेक्टोर जबराले निरीक्षण गर्नुभयो त्यस्तै पश्चिम प्रितना तालिम शिक्षालय र पूर्वी प्रितना तालिम शिक्षालय त्यहाँ स्थित प्रितनापतिहरूले निरीक्षण गरेका थिए नम्बर दुई सैन्य तालिम गुल्ममा बाहिनी अड्डाका बाहिनीपति मध्यपश्चिम प्रितना तालिम शिक्षालय र नम्बर चार सैन्य तालिम गुल्ममा मध्य पश्चिम प्रितनामा प्रितनापति र नम्बर पाँचको सैन्य तालिम गुल्ममा बाहिनी अड्डाका बाहिनीपतिहरूबाट अन्तिम दलिल कवासको निरीक्षण कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ समायोजन तालिम पूरा गरेका मध्ये सिपाही दर्जाहरू सम्बन्धित युनिटमा हाजिर हुन जानेछन् भने हाजिर भए पश्चात तीन महिनाको दर्जा विशेष तालिममा सहभागी हुनेछन् तालिम पूरा गरेपछि सम्बन्धितलाई दर्जियानी चिन्ह प्रदान गर्ने बुझिएको छ सेनाले समायोजन भएर आउनेहरूले विगत वृक्ष र व्यावसायिक रूपमा सङ्गठनमा सेवा गर्ने अपेक्षा राखेको जनाएको छ कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले न्यायालयबाट दिने निसाफभन्दा भन्दा मेलमिलाप केन्द्रबाट दिने निसाप महत्त्वपूर्ण हुने बताउनु भएको छ जिल्ला अदालत वा पुनरावेदन अदालतबाट फैसला हुने मुद्दाको अन्त्य गर्न नसक्ने भन्दै शर्माले मेलमिलाप केन्द्रबाट हुने मिलापत्रबाट मुद्दा सधैँका लागि अन्त्य हुने बताउनुभयो हेटोडामा सुरु भएको मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले मेलमिलापकर्ताहरू अर्को तहको न्यायाधीश भएकाले त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो अदालतबाट टुङ्गिने मुद्दाले सामाजिक द्वन्द पनि बढाउने भन्दै शर्माले त्यो अवस्था आउन नदिन मेलमिलापबाट नै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो अर्को प्रसङ्गमा शर्माले हालै मात्र न्यायाधीश नियुक्ति पारदर्शी भएको दावी गर्नुभयो महिला अधिकार कर्मीहरूले जनसङ्ख्या भूगोल र व्यावहारिक पक्षलाई समेत दृष्टिगत गरी वैज्ञानिक ढङ्गले निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने आवश्यकता ल्याएका छन् निर्वाचन क्षेत्र निर्धारण आयोगले आज महिला अधिकार कर्मीसँग गरेको अन्तर्क्रियामा सहभागी वक्ताहरूले आगामी संविधान सभाको निर्वाचनका लागि क्षेत्र निर्धारण गर्दा कुनै दलको दबाव र व्यक्ति विशेषको प्रभावमा नपरी क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिएका हुन् जनसङ्ख्या र भूगोलको बाटोलाई समेट्दा मुलुकको कुल जनसङ्ख्याको एकाउन्न प्रतिशत जनसङ्ख्या रहेको महिलालाई कम्तीमा पनि तेत्तिस प्रतिशत आरक्षित सिटको व्यवस्थाका लागि सरकारलाई सुझाव दिन आएको विशेष ध्यानकर्षण गरिएको महिला अधिकार कर्मी तथा राष्ट्रिय महिला आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो आजको छलफलमा महिला अधिकारका क्षेत्रमा कार्यरत पन्ध्रभन्दा बढी अधिकार कर्मी तथा विषय विज्ञसँग आयोगले छलफल गरी राय सुझाव लिएको हो विधि सम्बद्ध ढङ्गले मतदाताको समेत चित्त बुझ्ने गरी मुलुकको सुन्दरतालाई समेत बचाएर क्षेत्र निर्धारण हुनुपर्ने आवश्यकता औल्याउँदै समाजका विभिन्न तह र तबकाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूले क्षेत्र निर्धारणको काम चुनौतीपूर्ण रहेकाले व्यापक छलफल र सुझबुझका साथ शीघ्र सम्पन्न गर्नेतर्फ आएको ध्यानकर्षण गराउँदै आएका छन् धेरै निर्वाचन क्षेत्रलाई चलाउँदा नीति र नियममाथि नै प्रश्न उठ्न सक्ने सम्भावना समेतलाई ख्याल गरेर निष्कर्षमा पुग्न आयोगका पदाधिकारीलाई सुझाव दिएको छ Thank you. मुख्य तीन दल मधेसी मोर्चाका नेताले अब चुनावको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् उनीहरूले मङ्सिर चार गतेका लागि तोकेको चुनाव सारेर असन्तुष्ट दलहरूसँग वार्ता गर्न नसकिने बताएका छन् जेपी कोइराला अध्ययन केन्द्रले आज काठमाडौँमा गरेको कार्यक्रममा नेपाली कङ्ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले मङ्सिर चार गते तोकेको चुनाव सारेर नेकपा माओवादीसँग वार्ता गर्न नसकिने बताउनुभयो मङ्सिर चारमा चुनाव नभए राजनीतिको साँचो दलहरूको हात हातमा नरहने भन्दै पौडेलले चुनावको मिति नसार्ने शर्तमा वार्ता गरेर सहमति गर्न सकिने बताउनुभयो एकीकृत नेकपा माओवादीका महासचिव बहादुर बगटीले चुनावको मिति नधकलिने शर्तमा वार्ता गर्नुपर्ने र नेपाल नेकपा माओवादी चुनावमा सहभागी हुनुपर्ने बताउनुभयो नेकपा एमालेका प्रदीप ग्यावाली र मधेसी मोर्चाका नेता जितेन्द्र देवले पनि चुनावको मिति सारेर कसैसँग सहमति गर्न नसकिने बताउनुभयो नेकपा माओवादीका सचिव देव गुरुङले यही अवस्थामा चुनाव गरे सहभागी नहुने र फेरि पनि संविधान सभाले निकास नदिने दावी गर्नुभयो सचिव गुरुङले यही अवस्थामा चुनाव गरे मुलुक दुर्घटनामा जाने चेतावनी दिनुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनाव बहिष्कार गर्ने नेकपा माओवादीको नीति अराजकताको उपज भएको बताउनु भएको छ प्रेस क्लब अफ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गौतमले राजनैतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको भन्दै निर्वाचन नै बिथुल्छु भन्नु अराजक मानसिकता भएको बताउनुभयो निर्वाचन भए मात्र संविधान बन्ने र संविधान बने मात्र सबै समस्या समाधान गर्न सकिने भन्दै उहाँले नेकपा माओवादीका माग देश र जनताको पक्षमा नरहेको पनि दावी गर्नुभयो पूर्व गृह मन्त्री गौतमले चार दल बीचको एघार बुधे सहमति र पच्चिस बुधे बाधा अड्क फुकाउ खारेज गर्नुपर्ने भन्ने माओवादी माग पूरा भए देश राज्यविहीन अवस्थामा जाने हुँदा माओवादीको माग पूरा हुन नसक्ने चेतावनी दिनुभयो नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले चार मुख्य राजनैतिक पार्टी असफल भइसकेकाले जनताले चारवटै पार्टीको विकल्प रोज्नुपर्ने बेला आएको बताउनु भएको छ पार्टीको राष्ट्रिय जनपुरको झलारी पुग्नुभएका अध्यक्ष ढकालले चार पार्टीकी सत्ता लुछाचुडीका कारण संविधानसभा विघटन भई संविधान बन्न नसकेको शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो चारवटै दलहरूको अक्रमण्यताले गर्दा देशमा बेरोजगारीको दर बढेर सत्तरी प्रतिशतमा पुगेको महिला हिंसाका घटनामा निकै वृद्धि भएको आन्तरिक सुरक्षा व्यवस्थामा देश निकै कमजोर भएको महँगी र भ्रष्टाचारले प्रशय पाएको आरोप उहाँले लगाउनुभयो राजनैतिक दलहरूले सत्ताकै लागि मरि मेट्ने प्रविधिका कारण देशमा विकास निर्माणका कार्यमा उल्लेख्य प्रगति हुन नसकेको उहाँले बताउनुभयो रामबहादुर चौधरीले नेतृत्व गरेको मङ्गोल मूलवासी पार्टी नेपाल रामु बाबु घिसिङले नेतृत्व गरेको संयुक्त नागरिक पार्टी नेपालमा एकीकृत भएको छ आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुई पार्टी एकीकृत भएको घोषणा गरिएको हो पत्रकार सम्मेलनमा संघ नेपालका उमेश लामा ए माओवादीका आकाश सुनार राई र नेकपा माओवादीका शेरबहादुर थापा मगर पनि आफ्नो पार्टी परित्याग गरेर सो पार्टीमा प्रवेश गरेका थिए चार दलले मुलुकमा सुरु गरेको अधिनायकवादबाट र निरङ्कुशताबाट मुक्त गर्दै जनतालाई भरपर्दो विकल्प दिन दुई पार्टी पार्टी एकीकृत गरिएको पत्रकार सम्मेलनमा मंगोल मूलवासी पार्टी नेपालका अध्यक्ष बहादुर चौधरीले बताउनुभयो अब पालो रिपोर्टको जिल्ला आयुर्वेद औषधालय रत्नगरमा अहिले उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको छ अन्य उपचार भन्दा आयुर्वेद पद्धतिबाट उपचार राम्रो हुने भएकाले केन्द्रमा उपचारका लागि आउनेको संख्या बढ्न थालेको हो तर बिरामीको चाप अनुसार औषधि भने कम मात्रामा रहेको छ जसले गर्दा केही समस्या परेको केन्द्रले जनाएको छ सहकर्मी सुजिता हमालको एक रिपोर्ट कुनै समय फाटफुट मात्र बिरामी आउने गरेकोमा पछिल्लो समय आयुर्वेदिक पद्धतिको उपचारमा मानिसहरू बिरामी आउने गरेकोमा हाल दैनिक जसो अस्सी नब्बे जनाको हाराहारीमा बिरामी आउने गरेका छन् सो केन्द्रमा सामान्यदेखि जटिल रोगका बिरामीहरू पनि उपचारका लागि आउने गरेका छन् सामान्य रुगाखोकीदेखि जटिल प्रकृतिका रोगको उपचार केन्द्रबाट पाउने भएकाले आफू उपचारका लागि आयुर्वेदिक उपचार केन्द्रमा आएको बताउनुहुन्छ पदमपुर हाल रत्नगर बस्ती आएका प्रदीप दङ्गाल यो आयुर्वेदिक उपचार केन्द्रबाट हाम्रो अब यस जिल्लामा जिल्ला आयुर्वेद यहीँ बकुलर स्थानमा रहेको कारणले गर्दाखेरि यहाँबाट विभिन्न किसिमका सामान्य ज्वरो रुगा खोकीदेखि लिएर ठुल्ठुला रोगहरूको पनि उपचार हुन्छ यहाँ होइन विशेष गरी यहाँ आयुर्वेदिक औषधि केन्द्र छ भनेर थाहा छैन धेरैजनालाई त होइन थाहा भएका आउनेहरूलाई धेरै उपचार भइरहेछ धेरै सेवा सुविधा पनि दिइरहनु भएको छ त्यसले धेरै राम्रो काम गर्यो केन्द्रमा विशेष गरी पेट दम रुगा खोकी ज्वरो वातका बिरामीहरू आउने गरेका छन् आयुर्वेदिक केन्द्रबाट दिएको सेवा राम्रो भएको र अन्य पद्धति भन्दा राम्रो हुने आशले उपचारका लागि आएको अर्का एक बिरामी बताउँछन् आयुर्वेदिक आउनको कारण चाहिँ अब आयुर्वेदिकमा अलि राम्रो हुन्छ कि भनेर आइया हो अब चाहिँ खाँदै जाउँ हेर्दै जाउँ होइन अब राम्रै हुन्छ भन्ने छ सेवा पनि पाइएकै छ भन्नु पर्यो यतिको भएपछि यसरी आयुर्वेदिक उपचार पद्धतिमा विश्वास बढ्नुमा पछिल्लो समय एलोपेथिक उपचारमा भएका कमी कमजोरी पनि एउटा प्रमुख कारण रहेको पाइन्छ त्यसो त एलोपेथिक उपचारमा प्रयोग हुने औषधिको तुलनामा आयुर्वेदिक औषधि स्वास्थ्यका लागि कम हानिकारक मानिन्छ बिरामी सामान्य जाँचपछि आवश्यक औषधि लिएर जाने गरेका छन् तर उनीहरूको नियमित हेरचाह गर्नका लागि सयको व्यवस्था भने छैन यस केन्द्रबाट निशुल्क रूपमा औषधि वितरण हुँदै आएको छ बिरामीको संख्या दैनिक जसो बढ्ने क्रममा छ तर औषधि भने सीमित मात्रामा आउनाले समस्या पर्न गएको देखिन्छ बिरामीको चाप अनुसार प्राप्त औषधि नभए पनि औषधिको अभावलाई भागमा परिणत गरेर काम गर्नु परेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त पण्डित बताउनुहुन्छ अहिले यतिखेर आएर आयुर्वेदमा चाहिँ बिरामीहरूको संख्या बढ्दछ दैनिक रूपमा चाहिँ असीजना नब्बेजना चाहिँ अब यहाँ बिरामी फ्लोहरू भइरहेको छ आइरहनु भएको छ तर उपयुक्त मात्रामा औषधिहरूको अभाव चाहिँ रहन्छ नै जस्तै अब हामी कहाँ एभाइलेबल जति पनि औषधि हुनुपर्ने हो त्यो औषधिहरू चाहिँ एभाइलेबल छैन किनकि अब अहिले बढ्दो बिरामी संख्या र माथिबाट आउने औषधिहरूको चाहिँ कम संख्याको कारणले गर्दा औषधिको अभाव चाहिँ रहेको छ र अभाव भनेर अब धेरै नै अब हुँदै नभएको चाहिँ होइन त्यो अभावलाई भावमा परिणत गरेर गर्न कामहरू गर्नु परिरहेको छ र बिरामीहरू चाहिँ दिन चाहिँ यस औषध यस जिल्ला स्वास्थ्य केन्द्रमा चाहिँ बढिरहेको यो रेकर्ड अनुसार नै हामीले भनिरहेका छौँ अन्य उपचार पद्धति भन्दा आयुर्वेदिक पद्धतिबाट उपचार गरेर मानव स्वास्थ्यलाई पनि राम्रो हुने उपचार गर्न आएकाहरूको भनाइरहेको छ त्यसैले केन्द्रमा बिरामीहरूको चाप बढ्दै गएको अनुपात अनुसार सेवा र औषधि प्राप्त मात्रामा हुनु आवश्यक देखिन्छ बाँकी समाचार आफ्नै नाबालिका नातिनीलाई बलात्कार गर्ने हजुरबाबुलाई जिल्ला अदालत धादिङले तेह्र वर्ष कैद फैसला गरेको छ धादिङ मैदे गाविसका साने सार्कीलाई बच्चालाई जबरजस्ती करणीमा दस वर्ष र नाता करणीमा थप तीन वर्षसहित तेह्र वर्ष जेल सजाय हुने गरी फैसला गरिएको हो पीडित पक्षलाई पच्चिस हजार क्षतिपूर्ति दिन पनि अदालतले फैसलामा उल्लेख गरेको छ मैदे गाविस नौ छाबथोकका छप्पन्न वर्ष सार्की दुई हजार उनासत्तरी पुष बिस गते साँझ घरमा खेलिरहेकी नौ वर्षीय बालिकालाई खानेकुरा दिने प्रलोभन देखाएर कोठामा लागि बलात्कार गरी फरार भएका थिए सार्कीलाई स्थानीय वासीको सहयोगमा चितवनको खैरानीबाट पक्राउ गरी प्रहरीले माघ पाँच गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो यो हप्ता सुनको भाव आठ सय पचास रुपियाँले बढेको छ हप्ताको पहिलो दिन आइतबार तोलामा अडचालिस हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन आज पचास हजार तिन सय पचास रुपियाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ आइतबार भाउ घटेर तोलामा अडचालिस हजार पाँच सय रुपियाँमा किनबेच भएको सुनको भाव सोमबार भने स्थिर रह्यो मङ्गलबार छ सय पचास रुपियाँले बढेर उना पचास हजार एक सय पचास रुपियाँ पुगेको सुन बुधबार पनि त्यही भावमा कारोबार भयो बिहिबार तिन सय पचास रुपियाँ बढेर उनापचास हजार पाँच सय पुगेको भाव आज फेरि एक सय पचास रुपियाँले घटेर तोलामा उनपचास हजार तिन सय पचास रुपियाँमा कारोबार भइरहेको छ यो हप्ता चाँदीको भावमा भने कुनै घडबड भएन हप्ताको पहिलो दिन तोलाको आठ सय पन्ध्र रुपियाँ कायम भएको चाँदी आज पनि त्यही भावमा किनबेच भएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानुनविदहरूको राय बाँझिनलाई तपाईँ के भन्नुहुन्छ ए जटिल विषय भएर बी हतारको सुझाव रसी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 प्रतिबन्ध गरेपछि गएको मंगलबार रुसको मस्को जान लागेका मोरालेस चढेको विमानलाई आपतकालीन रूपमा अस्ट्रियाको भिएनामा अवतरण गरिएको थियो त्यसपछि उत्पन्न गर्न बसेको बोलिभिया भेनेजोला इक्वेडर र अर्जेन्टिनाका राष्ट्र प्रमुख सहितको बैठकमा राष्ट्रपति मोरालेसले आफूलाई युरोपेली देशहरूमा उड्न नदिन अमेरिकाले दबाब दिएको आरोप लगाउनुभयो घटनाका विषयमा फ्रान्सले माफी मागेको प्रति प्रतिक्रिया दिँदै मोरालेसले माफी माग्न पर्याप्त नहुने बरु अन्तर्राष्ट्रिय सन्धिको सम्मान होस् भन्ने आफरको चाहना रहेको बताउनुभयो बैठकमा सहभागी देशहरूले मोरालेसको अपमान गरेको विषयमा फ्रान्स पोर्चुगल इटली र स्पेनसँग जवाफ माग गरेका छन् उनीहरूले आफूहरू मध्ये कुनै एक देशको अपमान पुरै ल्याटिन अमेरिकाको अपमान भनेका छन् उता अफगानिस्तानमा दक्षिण भागमा पर्ने कान्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा आतंककारीहरूले गराएको आत्मघाती आक्रमणमा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ आक्रमणमा अन्य बाह्रजना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् आक्रमण स्थानीय समयअनुसार आज बिहान साढे नौ बजे भएको जनाइएको छ आक्रमणबाट दुई सर्वसाधारण नागरिक र एक आतंककारी स्वयंको मृत्यु भएको प्रान्तीय प्रशासक जावेद फाजेलले जनाएको बताइएको छ खेल समाचार सिङ्गापुरमा हुने एसिसी इमर्जिङ टिम कप क्रिकेटमा नेपाल समूह एमा परेको छ एसिसीले आज जारी गरेको विज्ञप्तिमा सिङ्गापुरमा हुने प्रतियोगितामा भारतसँगै नेपाल समूह एमा परेको हो समूह एमा नेपालसहित भारत पाकिस्तान र अफगानिस्तान छन् यसै गरी समूह आयोजक राष्ट्र सिङ्गापुरसँगै श्रीलङ्का बङ्गलादेश र युएई रहेका छन् लेग चरणका खेलमा नेपालले भदौ एकमा अफगानिस्तान चारमा भारत र पाँचमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ अगस्त सत्रदेखि सत्ताइस तारिकसम्म चल्ने प्रतियोगिता पचास ओभरमा खेलाइनेछ यसैबीच एसएससी इमर्जिङ कप क्रिकेटको तयारीको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा बाइस खेलाडी छनौट भएका छन् आगामी अगस्त सत्रदेखि हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दाससहित बाइस खेलाडी छनौट गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आज भारत र वेस्ट इन्डिज बीच प्रतिस्पर्धा हुँदैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ लगातार दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतका लागि आजको खेल गर या मरको हुनेछ वेस्ट इन्डिज अहिलेसम्मका दुवै खेल जित्दै नौ अङ्कका साथ शीर्ष स्थानमा छ भने श्रीलङ्काले पाँच अङ्क जोडेको छ अङ्कविहीन भारतका लागि प्रतियोगितामा कायमै रहन वेस्ट इन्डिजलाई हराउनै पर्ने दबाव छ कप्तान महेन्द्र सिंह धोनी चोटले ग्रस्त भएपछि विराट कोहलीको कप्तानीमा मैदान उत्रिएको भारतले पछिल्लो खेलमा श्रीलङ्कासँग एक सय एकसठी रनको फराकिलो अन्तरले पराजय बेहोर्नु परेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दस वर्षमा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने राष्ट्रिय आएको लक्ष्य लक्ष्य पूरा गर्न इमान्दारिताका पूर्वक लाग्न सबैलाई मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह पूर्व माओवादी लडाकुरको सैन्य समाजन आधार तालिम सकियो सत्तरी जना अधिकृतमा समाजित भएकाहरूको भने तालिम जारी जिल्ला आयुर्वेद औषधालय रत्नगरमा उपचारका लागि आउनेको संख्या बढ्दै औषधिको भने अभाव प्रस्तुत गर्यौं एक रिपोर्ट विमान उडानको विषयलाई लिएर आफ्नो देशमा रहेको अमेरिकी दूतावास बन्द गर्ने बोलिभियाको चेतावनी अफगानिस्तानको कान्धार प्रान्तमा भएको आत्मघाती आक्रमणमा तीनजनाको ज्यान गयो